ऋषि मुनिहरूको नाम हो रे सुङ्गा त्रिकालदर्शी ऋषि मुनिहरूको नाम हो रे सुङ्गा दृश्य बलिको हो वरदान गौरव गर्ने संस्कृति छ दृश्य बलि मसाले छर बग्ने छन् छन्छ छ धुरकोट तपकोसा चक्रेश्वर शिव शान्त इन्द्र कफी परिवार परिश्रमीको श्रमको धार प्रकृतिको pasar.